हरेक आइतबार दस बजेको बिच न्युज अपडेट पश्चात तपाईँको रेडियो सेटमा गुन्जिने यो कार्यक्रम मुक्तकमाला छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास आज पनि कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसक्यौँ प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ कविताजी हुनुहुन्छ म छु नियमित कार्यक्रम प्रस्तोता मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले नि श्रोता हामीलाई एकानब्बे दशमलव छ मेगा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radiovision dot com dot NV log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ पोतली र झुसिल किरा उस्तै उस्तै लाग्छ पोतली र झुसिल किरा उस्तै उस्तै लाग्छ शीतका थोपा र हिरा उस्तै उस्तै लाग्छ सायद स्थायी दृष्टि भ्रम भएछ क्यारे तिम्रो कल्पना र मदिरा उस्तै उस्तै लाग्छ तिम्रो कल्पना र मदिरा उस्तै उस्तै लाग्छ अह यो रसिलो कसिलो मुक्ताक जय किशन अधिकारीजीको देवदह नगरपालिका आठ खैरेनी रूपन्देही उहाँको घर हो जयकिसन अधिकारी नै श्रोता अर्को पनि एउटा मुक्तक मसँग रहेको छ अबको क्रममा म उहाँको मुक्तक जोड्दैछु मानिसहरू मनसोरहरू छन् ख्याल गर मानिसहरू मनसोरहरू छन् ख्याल गर फसौलान् तन्चोरहरू छन् ख्याल गर आफ्नै शरीरकै सुरक्षा गर्न सक्दैनौ तिमी साधु भेषमा धनचोरहरू छन् ख्याल गर साधु भेषमा धनचोरहरू छन् ख्याल गर जय किशन अधिकारीजी देवदा नगरपालिका आठ खैर अनि रूपन्देहीका मुक्तकार उहाँकै नै दुई परसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहन्छु आजको यो बसाइमा पनि मसँग तपाईँहरूले नै Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू रहेका छन् सवाल जवाफ मुक्तक पनि छ मसँग म आलो पालो जोड्दै जोड्दै जानेछु कार्यक्रम सँगै रहनुहोस् ल एकाएक अश्रुधारा दर्कियो बरै एका एक अश्रुधारा दर्कियो भरै श्वास रोकियो मुटु चर्कियो भरै धन कमाउँछु आमा खुसी ल्याउँछु भन्थ्यो आज आफै बाकसमा फर्कियो परै आज आफै बाकसमा फर्कियो भरै यो मनै चसक्क बनाउने मुक्तक मदन बिजले अलपत्रजीको सिद्धेश्वर एक पैतडी उहाँको घर हो हाल उहाँ केपङ मलेसियामा हुनुहुन्छ मदन बिजले अलपत्रजी कार्यक्रम मुक्तक नालामा यसरी नै आउँदै गर्नुहुन्छ मिठो प्यार बोकेर कार्यक्रममा म मुक्तक नै लिन्छु अर्को मुक्तक श्रोता मसँग राई बाबुरामजीको जब लालचमा म र मेरो भनी अघि सर्छ मान्छे जब लालचमा म र मेरो भनी अघि सर्छ मान्छे र प्रकृतिसँगै उसले खेलवाड गर्छ मान्छे निश्चित छ कयौं रूपहरूमा आउनेछ प्रकोप अनि नचाहे नि अकाल अकालमै यहाँ मर्छ मान्छे अनि नचाहे नि अकाल अकालमै यहाँ मर्छ मान्छे राई रामजी काठमाडौँबाट उहाँले हामीलाई सम्झाउनुभयो मसँग श्रोता अर्को मुक्तक छ रमेश प्रभातजीको हिमाल चाहिँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ हिमाल चाहिँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ सजाइ राख्नु सधैँ शिरमा स्वाभिमान सुहाउँछ मरेर लानु के नै छ र यो एक बारको जिन्दगीमा बेचेर कहिल्यै नखानु मान्छेलाई इमान सुहाउँछ बेचेर कहिल्यै नखानु मान्छेलाई इमान सुहाउँछ रमेश प्रभातजी मध्यपश्चिम सुर्खेत भनेर उहाँले आफ्नो सम्पर्क ठेगाना लेख्नुभएको छ आजको कार्यक्रम मुक्तक मालामा मसँग धेरै नै नवीन नामहरू हुनुहुन्छ जो कार्यक्रम मुक्तक मालामा कमै कमै आउनुहुन्छ अब पनि श्रोता कार्यक्रम मुक्तक मालामा हामी पहिलो गीत सुन्नुहोला मसँग लोकेन्द्र देउवाजीको मुक्त तरफहरू रहेको छ कैलाली उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ लोकेन्द्र देउवाजीका मुक्त खरबहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई न जीवन न त मन रहेको छ न जीवन न त मन रहेको छ रहेको छ त केवल तन रहेको छ तिमीले छोडेर गएदेखि मलाई अब बाँकी एक्लो पन रहेको छ अब बाँकी एक्लो पन रहेको छ लोकेन्द्र देवआजीका मुक्त खराबहरूसँगै यो मिठो गीत मैले कार्यक्रम मुक्तक मालामा श्रोता तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक माला तपाईँ रेडियोभिजन एकानब्बे दशमलव छ मेघार्समा सुनिरहनु भएको छ आजको बसाइमा म तपाईँहरूकै मुक्त खराबहरू आलो पालो लिइरहेको छु गरिब जनता विवश छन् सुत्न राडीमा गरिब त विवश छन् सुत्न राडीमा नेताजीवले देश बेचिरहेछन् कबाडीमा गुजारा चलाउनेसम्म रोजगार नभएर सक्षम युवाहरू पलायन छन् खाडीमा सक्षम युवाहरू पलायन छन् खाडीमा हो नि है देशमा रोजगारीको सिर्जना नभएपछि सक्षम युवाहरू अहिले खाडीमा हुनुहुन्छ मुक्तकमा यसै भन्दै हामीलाई लेखेर पठाउनु भयो दीपक नेपालजीले मारपाक पाँच निमार्चोक धादिङ उहाँको घर हो दीपक नेपालजीका मुक्त करपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रविन्द्र दिखुक्पाजीको जागिर माग्दा सरकारले राहदानी दिएर पठायो बोक प्यास चर्को छ भन्दा खरानी दिएर पठायो सरकार लौ केही गर्न पर्यो भनेर बिन्ती चढाउँदा सत्र सालदेखिको आफ्नी कहानी दिएर पठायो जाकिर माग्दा सरकारले राहदानी दिएर पठायो रविन्द्र दिखुप्पाजीको पनि पीडा दीपक नेपालजीको जस्तै खोटाङ सावा हाल जापान भनेर रविन्द्र दिखुप्पाजीले मुक्तकसँगै आफ्नो सम्पर्क ठेगाना लेख्नु भएको छ अर्को मुक्तक छ श्रोता मसँग प्रमिला श्रेष्ठजीको म त्यो मसान घाट सहरमा आउनेछु म त्यो मसान घाट सहरमा आउनेछु हरियो बाँस र कात्रोको भरमा आउनेछु किन मरिहत्ते गर्छस् ए भगवान् एक दिन अवश्य तेरो घरमा आउनेछु एक दिन अवश्य तेरो घरमा आउनेछु प्रमिला श्रेष्ठजीले बर्नालु ओखलढुङ्गाबाट यसरी हामीलाई चार हरफसँगै सम्झनुभयो निकै निराश निराश भएर मुक्तकमा उहाँले चार हरफ कोर्नुभयो फर्मिला श्रेष्ठजी सम्भवतः पहिलोपटक आएको हुनुपर्छ हामीहरू समक्ष यसरी अर्को मुक्तक श्रोता मसँग बिरोज खनालजीको तिमीले छोडी आज एक्लै जिउने बनायो तिमीले छोडी आज एक्लै जिउने बनायो तिम्रै कारण आज मलाई पिउने बनायो दुःख पनि अब त औधी दियो सानो सत्य भएको मुटु पनि सिउने बनायो सत्य भएको मुटु पनि सिउने बनायो बिरोज खनालजीको यो मुक्तक श्रोता गरामुनि दुई झापा उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रीधर पाण्डे आदर्शजीको आँसु हाँसो सधैँ दायाँ बायाँ किन हिँड्छ आँसु हाँसो सधैँ दायाँ बायाँ किन हिँड्छ आँखै छैन यो मनसँग माया किन हिँड्छ म त्यस्तो एकान्त खोजिरहेको छु नटेरेर अघि अघि छाया किन हिँड्छ नटेरेर अघि अघि छाया किन हिँड्छ श्रीधर पाण्डे आदर्शजी उहाँ पनि पहिलोपटक नै हुनुपर्छ हामी समक्ष आउनुभएको खानीगाउँ आठ ढिकुरे नुवाकोट उहाँको घर हो अब नि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुनौँला सुरेश कुँवरजीको मुक्तक मसँग रहेको छ बजाङ खिराटारी आठ डिल उहाँको घर हो हाल उहाँ तामिलनाडु भारतमा हुनुहुन्छ सुरेश कुँवरजीका मुक्त खरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई तिम्रो मुटुमै थिएँ बुझ्नै सकिनँ तिम्रो मुटुमै थिएँ बुझ्नै सकिन खोइ कसरी टाढिए बुझ्नै सकिन तिमी अनि म एउटै चाहिँ लाग्थ्यो मुटु धड्कन छुट्टिएँ बुझ्नै सकिन खै कसरी टाढिए बुझ्नै सकिन जिन्दगीले यसरी धो Yahoo.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 प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ युट्युबमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने पनि तपाईँले मुक्तकमालाका सम्पूर्ण एपिसोडहरू सुन्न सक्नुहुन्छ अब पनि श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तकको यो योपालिको सवाल जवाफ बडो गजबको छ हामीलाई सवाल जवाफ लेखेर पठाउनु भएको छ दीपक अधिकारी चञ्चलजी र युवराज गौतम अन्तर्मुखीजीले दीपक अधिकारी चञ्चलजीको घर अर्घ कहाँ युवराज गौतम अन्तर्मुखीजीको घर दादिङ हो आज सवाल जवाफमा मलाई साथ दिनको निमित्त सहकर्मी मित्र अच्युत सुवेदीजी आइसक्नु भएको छ दीपक अधिकारी चञ्चलजीका मुक्तकर्पहरूमा तपाईँले अच्युत सुवेदीजीको स्वर सुन्न सक्नुहुन्छ त्यस्तै युवराज गौतम अन्तर्मुखीजीका मुक्तकर्पहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ दीपक अधिकारी चञ्चलजीबाट कृषि गर्न पाखुरीमा बल नभएर कृषि गर्न पाखुरीमा बल नभएर दुःख गरे जति फेरि फल नभएर म विदेशिनेको एउटा कारण छ साथी छाक टार्न घरमा चामल नभएर छाक टार्न घरमा चामल नभएर किन हरेस खान्छौ कान्छा पाखुरीलाई हेर किन हरेस खान्छौ कान्छा पाखुरीलाई हेर आफ्नो लागि गर्न सक्छौ माखुरीलाई हेर लक्ष्य छुम्ने फेदमा बसी खुइया गरी होइन निरन्तर चाला पाइला चुचुरीलाई हेर निरन्तर चाला पाइला चुचुरीलाई हेर दुःखसँग साइनो अब गाँसी सके त नि दुःखसँग साइनो अब सके त नि मेरो दुःख के के थियो राखिसके त नि खै कसरी लक्ष्य चुम्ने निर्णय लिन सकौँ पाखुरीलाई हेर्दा हेर्दै थाकिसके त नि पाखुरीलाई हेर्दा हेर्दै थाकिसके पनि कर्मठ अनि आँटी बन्नु थाक्नुहुन्न कहिले कर्मठ अनि आँटी बन्नु थाक्नुहुन्न कहिले दुःखसँग डराएर भाग्नुहुन्न कहिले आफ्नै बलबुतासँग मित लाउन सिक हार मानी देवी देउता भाग्नुहुन्न कहिले हार मानी देवी देउता भाग्नुहुन्न कहिले केही गर्छु भन्ने पनि आँटो मरेपछि केही गर्छु भन्ने पनि आटो मरेपछि फुल्नै नपाए कोपिलामै फुल झरेपछि मलाई अचेल कति पनि विश्वास लाग्दैन ईश्वरले नै मै गरिबलाई घात गरेपछि ईश्वरले नै मै गरिबलाई घात गरेपछि ईश्वर मात्र भरोसा हो कर्म गर्नुपर्छ ईश्वर मात्र भरोसा हो कर्म गर्नुपर्छ अल्छी मानी बासी खान शर्म गर्नुपर्छ समाजमा बसेपछि सबैसँग मिली गाह्रो साह्रो हटाउन पर्म गर्नुपर्छ गाह्रो साह्रो हटाउन पर्म गर्नुपर्छ सम्झ्यो भने गाँस पनि मुखमा अड्किन्छ सम्झ्यो भने गाँस पनि मुखमा अड्किन्छ त्यसैले त अचेल मेरो मन भड्किन्छ सबै युवा खाडीतिर पस्न थालेपछि पर्म गर्न खेतालाको अभाव खड्किन्छ पर्म गर्न खेतालाको अभाव खड्किन्छ कर्मवीरका सन्तान हामी हार्न हुँदै हुन्न कर्मवीरका सन्तान हामी हार्न हुँदै हुन्न जिन्दगीलाई नबुझेरै मार्न हुँदै हुन्न तपाईँ थाल्नु म थाल्छु आफ्नै देशमा उद्यम पहाड बोक्ने जाँगर हाम्रो प्रदेश सार्न हुँदै हुन्न पहाड बोक्ने जाँगर हाम्रो प्रदेश सार्न हुँदै हुन्न सबैको यहाँ हाम्रो जस्तै विचार हुन्थ्यो भने सबैको यहाँ हाम्रो जस्तै विचार हुन्थ्यो भने हामी नेपाल नेपाली बीच प्यार हुन्थ्यो भने अह यहाँ छिमेकीले गिद्धे नजर लगाउँथेन पहिले जस्तै साथ सबको लगातार हुन्थ्यो भने पहिले जस्तै साथ सबको लगातार हुन्थ्यो भने युवा जमात एक भई अब अघि सर्नुपर्छ युवा जमात एक भई अब अघि सर्नुपर्छ ती नेताको लागि होइन देशको लागि गर्नुपर्छ देश रहे पो हामी हुन्छौँ यही कुरा बुझी अब दास भई बाँच्नुभन्दा देशकै लागि मर्नुपर्छ दास भई बाँच्नुभन्दा देशकै लागि मर्नुपर्छ अघि सरौँ सबै मिले साथ दिन्छु अब अघि सरौँ सबै मिले साथ दिन्छु अब दुःख सुख अप्ठ्यारोमा हात दिन्छु अब देशका लागि गर्ने मान्छे कुल्छ खोजे उसैको नै खुट्टा काटी राखिदिन्छु अब उसैको नै खुट्टा काटी राखिदिन्छु अब कोहीले गरौँ कृषि वन कोही बाख्रा पाल्न थालौँ कोहीले गरौँ कृषि वन कोही बाख्रा पाल्न थालौँ बिग्रिएको अर्थतन्त्र सम्हाल्न थालौँ सबै मिले बोझ पर्दैन निर्माण हुन्छ छिटो पुनर्निर्माण गर्न एक एक इँटा उचाल्न थालौँ पुनर्निर्माण गर्न एक एक इँटा उचाल्न थालौँ पानी ओत्ने छानाको अभाव छ दाजै पानी ओत्ने छानाको अभाव छ दाजै कृषि हुन्न मानाको अभाव छ दाजै छिमेकीको नाकाबन्दी अति भयो अब बाख्रा पाल्न दानाको अभाव छ दाजै बाख्रा पाल्न दानाको अभाव छ दाजै बाख्रालाई दाना भन्दा घाँस जरुरी छ बाख्रालाई दाना भन्दा घाँस जरुरी छ सुखा चरण घमाइलो बास जरुरी छ समस्या त आउँछन् जान्छन् कति जिन्दगीमा हटी होइन डटी लड्न खास जरुरी छ हटी होइन डटी लड्न खास जरुरी छ वनपाखा नै सखाप पारे घाँस छैन अब वनपाखा नै सखाप पारे घाँस छैन अब भूकम्पले भत्काइदियो बास छैन अब नालायक थियो नालायक छ हाम्रो सरकार पहिले जस्तै देश बन्छ आश छैन अब पहिले जस्तै देश बन्छ आश छैन अब त्यही भएर कृषि वनको कुरा गरेको हुँ त्यही भएर कृषि वनको कुरा गरेको हुँ नयाँ उन्नत डाले घाँस मैले छरेको हुँ पिता पुर्खा भूमिपुत्र मनी उनको सन्तान त्यसैले त कृषिमानी निर्भर परेको हुँ त्यसैले त कृषिमानी निर्भर परेको हुँ म अब घरमा जान्छु घाँस छर्छु अब म नि अब घरमा जान्छु घाँस छर्छु अब जन्मे त्यहीँ हुर्के त्यहीँ त्यहीँ मर्छु अब धाउँदिन विदेशमा गुलामी गर्न भनी जे जस्तो परे पनि दुःख गर्छु अब जे जस्तो परे पनि दुःख गर्छु अब भाइले कुरा बुझ्नुभयो खुसी लाग्यो मनमा भाइले कुरा बुझ्नुभयो खुसी लाग्यो मनमा धेरै फाइदा हुन्छ भाइ हाम्रो कृषि वनमा स्वावलम्बी भई बाँच्न सिकौँ अब हामी मनमा सुख धेरै मिल्छ दुःख भयो नि तनमा मनमा सुख धेरै मिल्छ दुःख भयो नि तनमा आहा निकै मिठो है सवाल जवाफ निकै मजा लाग्यो मलाई आनन्द लाग्यो तपाईँलाई पनि सुनेर आनन्द लाग्यो होला मजा लिनुभयो होला सवाल जवाफ फरि मलाई साथ दिनुभयो अचेची तपाईँलाई धेरै धेरै धन्यवाद अनि हामीलाई यति गजबको सवाल जवाफ लेखेर पठाउनुभयो दिपक अधिकारी चञ्चलजी र युवराज गौतम अन्तर्मुखीजीलाई धेरै धेरै धन्यवाद अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नुहोला मसँग निशान थापा मगर्जीको मुक्तक रहेको छ रामेछाप उहाँको घर हो हाल उहाँ लगनखेल ललितपुरमा हुनुहुन्छ निशान थापा मगर्जीका मुक्तकरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई फुललाई पनि त फुल्नै पर्ने बाध्यता रहेछ फुललाई पनि त फुल्नै पर्ने बाध्यता रहेछ रत भमराहरू आकर्षण गर्ने सभ्यता रहेछ म देख्छु पैसामा मायाको व्यापार भएको अचेल बजारमा मायाको नि क्रेता विक्रेता रहेछ अचेल बजारमा मायाको नि क्रेता विक्रेता रहेछ मिल्ने भए empire. सुकाइदिन्थ्यो गर्थ्यो होला माया बेच्दा बेच्दै अन्त्य निशान थापा मगर्जीका मुक्त खराबहरूसँगै तपाईँले यो मिठो गीत श्रोता सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हार्चमा आजको बसाइमा पनि म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु मदन भण्डारी छु मुक्त खराबहरू बोलिरहेको छु न त जुनलाई टिप्न सक्छु न त झार्न सक्छु न त जुनलाई टिप्न सक्छु न त झार्न सक्छु न त तारालाई जुनको ठाउँमा सार्न सक्छु यही सानो भाषा गर्न चाहन्छु म तिमीसँग जे जे भन्छु त्यो व्यवहारमा उतार्न सक्छु जे जे भन्छु त्यो व्यवहारमा उतार्न सक्छु मैले कार्यक्रममा अर्को मुक्तक लिएँ निकै गुलियो मुक्तक लिएँ यो मुक्तक नवीन सङ्घर्षजीको सिन्धुली उहाँको घर हो नवीन सङ्घर्षजी हाम्रा नियमित अङ्कमा यसरी नै आउनुहुन्छ आफ्ना दामी हरपहरूको साथमा हुनुहुन्छ नवीन सङ्घर्षजीका यिनै मुक्त करपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ दिनेश विश्वकर्माजीको ठुलो पदमा हानी ठुलो दलमा बसेर ठुलो पदमा हानी ठुलो दलमा बसेर सधैँ निष्कर्षविहीन छलफलमा बसेर झुपडीको व्यथा थाहा हुँदैन नेताज्यू अग्ला अग्ला पाँच तारे महलमा बसेर अग्ला अग्ला पाँच तारे महलमा बसेर वाह दिनेश विश्वकर्माजीले क्या तिखो बाँड प्रहार गर्नुभयो मुक्तकमा गर्नुभयो बुद्ध सिंह तिन नुवाकोट उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग दिपा जिएमजीको नारी समानताको कानुन लेख्नेहरूले सुन नारी समानताको कानून लेख्नेहरूले सुन नारीलाई कमजोर ठानेर हेप्नेहरूले सुन तिम्रा दिन गए अब होस पुर्याए हुन्छ नारीलाई भरेङ बनाई शिखर टेक्नेहरूले सुन नारीलाई भरेङ बनाई शिखर टेक्नेहरूले सुन खबरदारी गर्दै हुनुहुन्थ्यो दिपा जिएमजी मुक्तकमा बानापा दुई थारमारे सल्यानुनाको घर हो दिपा जिएमजी पहिलो पटक आउनुभयो मुक्तक मालामा दिपा झिएमजीले यसरी मुक्तक लेखिरहँदा बिरुबाई बस्नेत यसो भन्नुहुन्छ नारीलाई नै दासी बनाई कुट्ने गर्छन् यहाँ नारीलाई नै दासी बनाई कुट्ने गर्छन् यहाँ देखाई सुन्दर सपना इज्जत लुट्ने गर्छन् यहाँ कानुनको कटकरामा लाना छाडी गुन्डाहरूलाई पैसा र शक्तिको बल देखाइ छुट्ने गर्छन् यहाँ पैसा र शक्तिको बल देखाइ छुट्ने गर्छन् यहाँ बिरुभाइ बस्ने जी दाङ नारायणपुर उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक म श्रोता मसँग मुक्तक छ तारानाथ भण्डारीजीको मानवता केवल मनुष्यैमा त झल्किन्छ नि मानवता केवल मनुष्यैमा त झल्किन्छ नि बाँकी त चाँदीको प्रखाल पनि पल्टिन्छ नि आफ्नै पाखुरीमा हामी विश्वास गर्छौँ भने यो त धरती हो परे आकाश बदलिन्छ नि यो त धरती हो परे आकाश बदलिन्छ नि तारानाथ भण्डारीजी पाल्पा एमगा एक तर्फुक हाल दिल्लीबाट मुक्तक पठाउनुभयो सम्भवतः उहाँ पनि पहिलोपटक नै आउनुभयो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुनौँला रेशम विष्ट सरोवरजीको मुक्तक मसँग रहेको छ धारापानी तिन सुर्खेत उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ रेशम विष्ट सरोवरजीका मुक्तकरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई हजारौँको भिडमा नै उनी खास लाग्यो मलाई हजारौँको भिडमा नै उनी खास लाग्यो मलाई र त उनकै माया पाउने आशा लाग्यो मलाई विरतीको डोरी अब कसौँ भनिन् उनैले नै अनि उनको मायामा विश्वास लाग्यो मलाई हजारौँको भिडमा नै उनी खास लाग्यो मलाई हजार तारा आकाशमा शीतलता जुनकै हजार तारा आकाशमा शीतलता जुनकै साथ माग्न धेरै आए तर माया उनकै साथ माग्न धेरै आए तर माया उनकै हजार तारा आकाशमा शीतलता जुनकै साथ माग्न धेरै आए तर माया उनकै हजार तारा आकाशमा पहिलो पल्ट देखे उनलाई हजारौं कोहुलमा हो पहिलो पल्ट देखे उनलाई हजारौं कोहुलमा अरू भन्दा अर्कै लाग्छ मेरी प्रियतामा झल झल चम्किरहने लासाको साथमा धेरै आए तर माया उनकै हजार तारा आकाशमा रेशम विष्ट सरवर्चीका मुक्त परसँगै यो मिठो गीत मैले कार्यक्रम मुक्तक मेलामा श्रोता तपाईँहरू समक्ष राखेँ आजलाई भने तपाईँहरूले पठाउनुभएका यस्तै मिठा गुलिया मुक्तकरफहरू राख्दा राख्दै कार्यक्रमको निर्धारित समय सकिन सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईँलाई पनि यसरी नै मुक्तक पठाउन मन छ प्रतिक्रिया दिन मन छ भने हामीलाई सम्झन सक्नुहुन्छ हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक माला रेडियो बिज एकानब्बे दशमलव छ मेघार्स बद्रपुर रोड बिर्तामोड छापा त्यस्तै Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू अझै पनि मसँगै छन् सुरक्षित छन् अर्को पाला बोल्छु नि है यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समिसनका निमित्त रमेशजी र कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सम्झँदै म मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् शुभरात्रि जय मुक्ताक हरियाली நிம்மதியே